तिहारै आयो ए झिली रामिली गाउँ घरै छायो ए तिहारै आउँदा रे गाउने ए दाना र आउने दक्षिणा पाउने बाँचिन्जेल सानो बाँच्ने हो गाउने हो दुई दिन बाँचिन्जेल कालले साँचिन्जेल सानो बाँच्ने हो गाउने हो दुई दिन बाँचिन्जेल कालले साँचिन्जेल

Ooh. बसाई खाली Música भाँच्ने कम्मरै भाँच्ने ए भन्दा ठुलो होइन नि धना ए कसैको पनि नदुखोस् मना सानो हुन्थ्यो भेट दिन्दिनै बिसी झरेता पाले त सानो हुन्छ धेरै दिँदै नै देशै झरे त काशीसम्म आइपुग्छु होला म बिहार अनि दसैँ आइन छु ए यो वर्ष भयो साथी भाइ जम्मा ए नमानी लाजा नाचौँ नाचम्मा बग्नेको खोला सानो अर्को साल भेटाउनु होला Thank you.